नमस्कार आदरणीय श्रोताहरू संसारभर फैलिएर रहनुभएका सम्पूर्ण साहित्य प्रेमीहरूमा साहित्यिक नमन छ तपाईँहरूलाई आजको श्रृङ्खलामा स्वागत छ श्रोताहरू मैले गत केही दिन अगाडिदेखि नै राधा पौडेलजीद्वारा रचित कृति खलङ्गामा हमाला एउटी नर्सको डायरी वाचन गर्दै आइरहेको छु योभन्दा अगाडिको श्रृङ्खलामा मैले यस कृतिलाई पृष्ठ एक सय चौबिससम्म वाचन गरेर रोकेको थिएँ श्रोताहरू मैले वाचन गरिएका यस कृतिका भागहरू तपाईँहरूलाई कस्तो लागिरहेको छ कृपया कमेन्ट बक्समा गएर रचनात्मक प्रतिक्रिया पनि दिनुहोला साहित्यिक सम्बन्धी रचनाहरू सुन्नका लागि यस च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला अब आजको श्रृङ्खलातर्फ प्रवेश गर्दछु आजको यस श्रृङ्खलामा मैले सम्भवतः यस कृतिका अन्तिम भाग ल्याएर उपस्थित भएको छु श्रोताहरू मैले यस कृतिलाई वाचन गरिरहँदा केही कतै त्रुटिहरू भएमा क्षमा प्राप्ति छु र अब वाचन सुरु गर्ने अनुमति लिन्छु वाचन सुरु हुन्छ पृष्ठ एक सय पच्चिसबाट र अन्त्यमा सानो छँदा आमा नर्क जानुहोला कि भनेर मलाई खुब चिन्ता हुन्थ्यो गाउँकै एकजना पण्डित बाजेले आमालाई भन्नुभएको मैले सुनेकी थिएँ खै गङ्गामाया तैँले छोरा पाएनस् नर्क जान्छस् कि क्या हो हो त त नर्क भनेको के हो मलाई थाहा थिएन यति थाहा थियो त्यहाँ साह्रै दुःख हुन्छ मान्छेलाई उम्लेको तेलमा डुबाएर छाला काटिन्छ भतबत्ती पोल्ने गरी नुन खुर्सानी दल्लिन्छ टाउको मुनतिर खुट्टा मासतिर झुन्ड्याएर राखिन्छ कोर्रा हानिन्छ खाना लाउन दिइन्न राक्षसहरूले रात सुताउँछन् त्यही भएर ती पण्डित बाजेले आमालाई सरापेको सुन्दा मेरो मुटु चसक्क खान्थ्यो बिस्तारै बुझ्दै गएँ गाउँभरका महिला आमालाई यसै गरी श्राप्दा रहेछन् छोरा पाएनन् भनेर उनीहरू भन्थे छोराले दागबत्ती दिए मात्र बैतर्नी तरिन्छ वचन सुन्नु पर्ला भनेर आमा छरछिमेकमा धेरै आउजाउ गर्नुहुन्थेन माइती पनि कम जानुहुन्थ्यो भित्रभित्रै कुडिनुहुन्थ्यो मुखले भने केही बोल्नुहुन्थेन संयोगले हामी पाँच दिदीबहिनी पछि छैटौँ चोटिमा छोरा जन्मियो म भाइ जन्मिएकोमा जति खुसी थिएँ त्योभन्दा कयौँ गुणा बढ्ता खुसी आमाले अब नर्क जानु पर्दैन भनेर भयो अब मेरी आमा पनि बैतरणी तर्नुहुन्छ म भित्रैदेखि दङ्ग थिएँ म भित्र र आमा दुवैको गुण छ मलाई बाले सपना देख्न सिकाउनु भयो आमाले बुटु नकमाई त्यो सपनालाई पछ्याउने साहस दिनुभयो मेरी आमा जतिको दरो आत्मबल भएकी महिला मैले आजसम्म भेटेकै छैन आफ्नै आमा भएर भनेकी होइन उहाँको स्वभावै यस्तो थियो अनफोर्ड गाउँले महिला भन्नै नसुहाउने उहाँलाई पढाइ लेखाइमा निकै चाक थियो सानोमा मामाहरू रुखमुनि बसेर पढ्नुहुन्थ्यो रे आमाले त्यो हुलमुलमा पनि छिर्न नपाउने टाढाबाट लुकेर हेरिरहनुहुन्थ्यो रे कहिले तेरा मामाहरू पढेको अलिअलि सुनिन्थ्यो कहिले त्यो पनि सुन्ने थिएन आमा भन्नुहुन्थ्यो तिमीहरूले पढ्न लेख्न पाएका छौ भाग्यमानी छौ यो भाग्य खेर नफाल्नु हाम्रो घरबाट दस मिनट दूरीमा चितवन राष्ट्रिय निकुञ्जको बफर क्षेत्र पढ्थ्यो त्यसबेला घाँस दाउरा काट्न छुट थियो म बिहानको कक्षामा पढ्थेँ एघार बजेतिर स्कुलबाट फर्केपछि भैँसी चराउन आमासँग जङ्गल जान्थेँ यो हाम्रो दैनिकी जस्तै थियो जङ्गलमा सालको रुख टन्नै हुन्थ्यो सालको फुल पाकेपछि भुइँमा झर्छ आकाशको तारा जस्तै मिलेर बसेको हुन्छ भुइँमा हामी त्यसलाई टिपेर धान सुकाए जस्तो एकै ठाउँमा जम्मा पारेर राख्थ्यौँ सलाई कोरेर बाल्थ्यौँ आगो सल्काएपछि फुलका पत्र डढ्छन् बिहा मात्र बाँकी रहन्छन् त्यही बिहा जम्मा पारेर हामी बजारमा बेच्न लग्थ्यौँ मलाई त्यति बेला सालको बिहा किन बिक्री हुन्छ थाहा थिएन साबुन बनाउँछन् कि जस्तो लाग्थ्यो यति नबुझेकी थिएँ त्यही बिहा बेचेर आएको पैसाले घरको धेर थोर गर्जो ट्रर थियो आमाको अलिअलि औषधि किन्न पुग्थ्यो बजारमा बिहा बेच्न जाँदा आमा खालि मसँग पढाइकै कुरा गर्नुहुन्थ्यो यसरी दिनभरि दुःख गरेर काम गर्यो कति पैसा भयो कति दियो केही थाहा पाउँदैन उहाँ भन्नुहुन्थ्यो तिमीहरू चाहिँ मजस्ती नहुनु राम्ररी पढ्नु स्कुल जान नपाएको र पढ्न लेख्न नजानेकोमा सधैँ थकथकाउने मेरी आमा पछि प्रौढ कक्षामा भर्ना हुनुभयो र बुढेसकालमा भए पनि कखरा अक्षर चिन्ने र आफ्नो नामसम्म लेख्न जान्ने हुनुभयो जिन्दगीमा कुनै धोको अधुरो नराख्ने र त्यसलाई आफ्नो सामर्थ्यले भ्याएसम्म पछ्याइरहने गुण मैले मेरी आमाबाटै सिकेकी हुँ हाम्रो घर र बारी झन्डै दस मिनटको दुरीमा छ एकछिन आमा र म बारीमा मल राख्न गएका थियौँ फर्कदा बाटोको एउटा कलभर्टमा सिनो डुङडुङ्ती गन्धाइरहेको रहेछ मैले सहन नसकेर नाक छोपेँ किन नाक छोपेँ कि आमा अब्काउँदै सोध्नुभयो गन्धाएँ नि त मैले जवाब दिएँ यो पनि अन्न पानीकै शरीर हो हाम्रो जस्तै उहाँले भन्नुभयो राम्रो काम गरेर मऱ्यो भने अरूले देवघाटमा लगेर सेलाउलान नभए हामी पनि यसरी नै सिनो जस्तै डुङडुङ्ती गन्धाएर मर्छौँ घिन मान्नुहुन्न यसलाई हेरेर सिक्नुपर्छ के सिक्ने हो नि सिनो हेरेर मैले नबुझेर सोधेँ जिन्दगीमा कुकुर भएर बाँचेपछि यस्तै हुन्छ कुकुर भएर बाँच्ने कि मान्छे भएर त्यो हाम्रो हातमा छ जिन्दगीमा यस्तो फ्राकेलो आँखाले हेर्ने र मानवीय सोच राख्ने गुण मैले मेरी आमाबाटै सिकेकी हुँ हाम्रा एकजना छिमेकी मान्छे छन् धनी मान्छे निकै चौडा खेत छ उनीहरूको त्यहाँ कि बुहारीले एकचोटि आमासँग भनेन् खेतको काम पनि कहिले सकिएला अत्यासै लाग्छ मलाई त आमाले उसलाई भयो कस्तो अल्छी नै तिमी काम पनि कहिले सकिएला भन्नुहुन्छ उहाँले भन्नुभयो काम गर्नु त धर्म हो नि हामीलाई अर्काको खेतमा निमेक गर्नु पर्या छ तिमी आफ्नै खेतमा काम गर्न झेजो मान्छौ झन् खुसी हुनु त कहाँ हो कहाँ काम जति धेरै भयो त्यति राम्रो ठान्ने र त्यसमा रमाउने गुण मैले मेरी आमाबाटै सिकेकी हुँ आमालाई स्वस्थ र निरोगी मैले कहिल्यै देखिनँ थाहा पाएदेखि उहाँलाई दमको रोग थियो अलिकति थपेडी हुन साथ सास फल्न थाल्थ्यो रातभरि खोकिरहनुहुन्थ्यो एकचोटि सुरु भएपछि दस पन्ध्र मिनटसम्म यस्तरी खोक्नुहुन्थ्यो फोक्सो निस्केर बाहिरै आउँछ कि जस्तो लाग्थ्यो धेरैचोटि प्राण गए जस्तो भएर अस्पताल कुदाउनु परेको थियो उहाँ राति भात खाएपछि फुसुक्क सुतिहाल्नुहुन्थ्यो भाँडाकुँडा माझ्ने काम बिहानलाई राख्नुहुन्थ्यो सानो छँदा आमाले किन यस्तो गरेको होला भन्ने लाग्थ्यो नर्स भएपछि उहाँको कष्ट बुझ्न थाले खाना खाइसकेपछि डम्म भरिएको पेटले फोक्सोलाई ठेल्दा अक्सिजन नपुग्दो रहेछ उहाँ आफ्नो कष्ट देखाउन चाहनुहुन्थेन यति भन्नुहुन्थ्यो मलाई भात खाएपछि साह्रै निन्द्रा लाग्छ कामै गर्न सक्दिनँ कहिलेकाहीँ घरमा पाहुना आए उनीहरूसँग कुराकानी नगरी सुतिहाल्न मिल्थेन त्यसैले सबैलाई खुवाएर कुराकानी सकेर सुताएपछि मात्र आफू खानुहुन्थ्यो ज्यान गलेर सिन्का भइसकेको थियो पैसाको अभावले नियमित उपचार हुन सकिएको थिएन तै जिन्दगीबाट आत्तिएको तर्सिएको वा सुर्ता मानेको मैले देखिनँ जिन्दगीभरि रोग र गरिबसँग जुझ्नुभयो तै आँसु बगाएको मलाई थाहा छैन बरु कहिलेकाहीँ हामी दिदीबहिनीले रुन्चे मुख पार्यौँ भने उहाँ सम्झाउँदै भन्नुहुन्थ्यो रुनु कुनै समस्याको समाधान होइन जस्तो सुकै आफत पर्दा हिम्मत नहारिकन मन स्तर राख्नु सक्ने गुण मैले मेरी आमाबाटै सिकेकी हुँ अहिले महिला मुक्तिका जति प्रगतिशील कुरा सुनिन्छन् त्योभन्दा लाख गुणा बढ्ता प्रगतिशील हुनुहुन्थ्यो मेरी आमा उहाँको छोराको न्युमा समाज र इष्टमित्रले धारे हात लाएर सरापे जुन दिन छोरा पाउनुभयो समाजको मुख टालियो कुरा काट्नेहरू कुरा मिलाउन थाले आमाको मनमा भने अझै कुरा खेलिरहेको थियो उहाँ सायद छोरा र छोरीबीच भेदभाव गर्ने समाज र संस्कारलाई चुनौती दिन चाहनुहुन्थ्यो मलाई भन्नुभयो राधा म मरेपछि तिमीहरू पाँचजना दिदीबहिनीले दागबत्ती दिनु म मेरी छोरीहरूकै हातबाट दागबत्ती लिएर बैतरणी तर्न चाहन्छु म उहाँको कुरा सुनेरै श्रृङ्ग भएँ एक रात आमाको मृत्युको कुरा त्यसमाथि छोराले नै दागपत्ती दिनुपर्छ भन्ने धार्मिक मान्यता विरुद्ध उहाँले राख्नुभएको इच्छा के जवाब दिउँ म केही बोल्न सकिनँ म चुप लागेको देखेर उहाँले लगातार त्यही कुरा दोहोऱ्याइरहनु भयो जब मैले हुन्छ भनेन त्यसपछि फेरि भन्नुभयो मेरो लास लाग्दा टाउको खुल्लै राख्नु म टाउको नछोपी देवघाट जान चाहन्छु ताकि अन्तिमचोटि सबैले मेरो अनुहार देख्न पाउन् जिन्दगीभरि त दुःखमा बाँचे मरेपछि गुटमुटिएर जान चाहन्न अर्कालाई बाँधेको देख्दा पनि उकुस मुकुस हुन्छ मलाई त यो पनि परम्परादेखि चलिआएको मृत्यु संस्कारको ठाडै अभाग्य हुने कुरा थियो आमाको इच्छा सामु मेरो केही जोड चलेन मैले हुन्छ भने उहाँले अन्तिम इच्छा सुनाउनुभयो तिमीहरू कसैले मेरो क्रिया बस्नु पर्दैन बरु त्यो पैसाले गरिब केटाकेटीलाई पढ्ने व्यवस्था गरिदिनु मैले त्यो पनि माने हामी कहाँ कुसंस्कार तोड्नुपर्छ भनेर नारा लगाउनेहरू त अनगिन्ती छन् तोडेरै देखाउने कोही छैनन् मान्छेले हिम्मत गर्नुपर्छ कसैले आँट्न नसकेको अजङ्गको पहाड नाग्न सकिन्छ चाहे त्यो सयौँदेखि चल्दै आएको रूढीबाट किन नहोस् यो गुण मैले मेरी आमाबाटै सिकेकी हुँ आज म चालिस वर्षकी भइसकेँ आफ्नो आदर्श सिद्धान्त र अठोटलाई अँगालेर जिन्दगी बिताइरहेकी छु बाले सिकाउनु भए जस्तै सपना देख्छु आमाले भन्नुभयो जस्तै सपनालाई पछ्याइरहन्छु उहाँहरूले नै कहिले मेरो जिन्दगीमा हस्तक्षेप गर्नुभयो न मेरो यात्रामा कुनै अडचन आउन दिनुभयो यहाँसम्म कि आमाले मेरो बिहेको चिन्ता पनि कहिल्यै गर्नु भएन बरु बा बेला बेला त बिहे गर्दैनस् भनेर सोध्नुहुन्छ आमाले कहिले केही भन्नु भएन उल्टै कसैले छोरीको बिहे गर्ने होइन भनेर सोद्धा आमा जवाब दिनुहुन्थ्यो बिहे भनेको मान्छेको इच्छाको कुरा हो जबरजस्ती गर्नु हुँदैन तर किन हो उहाँ कान्छी बहिनीलाई भनिरहनुहुन्थ्यो त चाहिँ बिहे गर है नानी एक दिन त अचम्मै गर्नुभयो त्यस बेला आमा दमले सिकिस्त हुनुहुन्थ्यो घरमै अक्सिजन दिएर राख्नु परेको थियो बहिनी सँगै थिए आमाले उसको हात समातेर भन्नुभयो त बिहे गर है बहिनीले जवाफ फर्काएन सधैँ यस्तै भनिरहने हुँदा ऊ चुप लागेर सुनिरहे आमालाई त के सुर चढ्यो छोड्दै छोड्नु भएन तारान्तार सोधिरहनु भयो ल अहिले भनिहाल त त मेरो कुरा मान्छस् कि मान्दैनस् निकै बेर कर गरिरहेपछि बहिनीले हार खाएर भनी मान्छु आमा मान्छु उसको जवाब सुन्ने बित्तिकै आमाले लामो सास तान्नुभयो निकै लामो त्यसपछि सासै फेर्नु भएन त्यो दुई हजार छैसठी वैशाख एक गतिको दिन थियो नयाँ वर्षको दिन सूर्यका नयाँ किरण भर्खरै धरतीमा पोखिन थालेका थिए मेरो जिन्दगीको सूर्य भने अस्ताइसकेको थियो म आमाको अन्तिम संस्कारको तयारीमा लागेँ बिन्दु दिदी उषा दिदी बहिनी सम्झना र भाइ किशोरसँगै थिए बिन्दु दिदी भने दुई दिन अघि ससुरा बितेर आउन सक्नु भएन हामीले आमाको पार्थिव शरीर काक्रोमा बेरेका थियौँ तर चोयाले पचक्क पारेर कसेका थिएनौँ शिर त खुल्लै थियो क्रिया विधान पुरा गर्ने पण्डित बाजेले आपत्ति जनाउनु भयो म कुनै हालतमा आमाको अन्तिम इच्छा पुरा गरी छाड्छु भन्नेमा दृढ थिए हामीले आमाको शव र मलामीलाई देवघाटसम्म पुर्याउन एउटा भ्यान भाडामा ल्याएका थियौँ हुन त मलामी नदीसम्म हिँडेरै जानुपर्छ भन्ने चलन छ अन्तिम संस्कारमा आएकालाई नदीसम्म हिँड्ने कष्ट नदिनु भन्ने आमाकै इच्छा थियो हामी देवघाट पुग्यौँ आत्मालाई जल अर्पण गर्ने र दागबत्ती दिने समय आयो आमाको इच्छाअनुसार म आफै अघि सरेँ छोरा हुँदाहुँदै छोरीले दागबत्ती दिने कुरालाई बाजेले मान्दै मान्नु भएन रीति अनुसारकै हुनुपर्छ भनेर अडिक हुनुभयो तिम्रो भाइले नै दागबत्ती दिनुपर्छ नानी उहाँले भन्नुभयो क्रिया विधानले यही भन्छ क्रिया विधानले के भन्छ म जान्दिनँ बाजे मैले भने आमाको अन्तिम इच्छा यही हो करिब एक डेढ घन्टाको विवादपछि उहाँले आफै सहमतिको बाटो खोज्नुभयो ठिक छ तिम्रो बालाई कुनै आपत्ति छैन भने म रोक्दिनँ अब अन्तिम निर्णयको जिम्मा बाको थियो बा पण्डित बाजेको नजिक आउनुभयो शिर निहुराउनु भयो अनि दुई हात जोडेर बिस्तारै भन्नुभयो छोरा कि छोरी छोरी कि छोरा मेरा लागि दुवै बराबर हो मैले आफ्नै हातले आमालाई मुखा गला निदिएँ उहाँका सबै अन्तिम इच्छा पुरा भए स्वर्ग र नर्गको भेदमा म जान्दिनँ यति थाहा छ मृत्युपछि मान्छेको आत्मा न स्वर्ग जान्छ न नर्ग यही बस्छ आफूलाई माया गर्ने आफन्तहरूकै बिचमा आफ्ना प्रियजनको सुखमै आत्माको स्वर्ग छ दुःखमा नर्ग मेरी आमा पनि यही हुनुहुन्छ हाम्रै बिचमा मसँगै त्यसैले म सधैँ खुसी रहन चाहन्छु मलाई थाहा छ मेरो सुखमै आमाको स्वर्ग छ हामीले आमा बित्नु अघि नै उहाँ र बाको नाममा गङ्गादेवी छात्रवृत्ति कोष स्थापना गरेका थियौँ यसले फेला भएका दलित विद्यार्थी छानेर छात्रवृत्ति दिँदै आएको छ बहिनीले पनि दुई वर्ष अघि बिहे गरिसके पछुतो यति छ मैले आमाको दुःख पार्न सकिनँ आमा सास फुलाएर रात दिन खोकिरहनुहुन्थ्यो म आफ्नै धुनमा बसिरहेँ जुम्लामा उहाँ मलाई भनिरहनुहुन्थ्यो तैँले चितवनमै बसेर काम गरे हुन्न त्यतिखेर मैले यसलाई हल्का रूपमा लिएकी थिएँ अहिले सोध्छु आमाले पीडा खप्न नसकेर नर्स छोरीसँगै भइदियोस् भन्ने चाहनु भएको त होइन हो रहेछ भने उहाँको आशय बुझ्न नसक्नु मेरो जिन्दगीको सबभन्दा ठुलो भुल हो जसलाई म जिन्दगीभरि सच्याउन सक्दिनँ मृत्यु हुनु छ महिना अघि मात्र मैले थाहा पाएँ आमाको त दम बल्झेर फोक्सोको क्यान्सर भइसकेको रहेछ मैले बालाई अहिलेसम्म यो कुरा भनेकी छैन जिन्दगीका अन्तिम छ महिना निकै कष्टपूर्ण रह्यो आमाको कृत्रिम अक्सिजनमा छ छ महिना बिताउन कम गाह्रो हुन्न भन्ने मलाई थाहा छ सोध्छु नर्स भएर पनि केही गर्न सकिनँ मैले आमाका लागि यसको पछुतो जिन्दगीभर रहिरहनेछ बा छत्तर वर्षको हुनुभयो चितवनमा भाइ बुहारीसँग बस्नुहुन्छ अहिले पनि ज्यान तगडा छ खेतमा मजाले काम गर्न सक्नुहुन्छ औषधि भने खाइरहनुपर्छ आमाको मृत्युपछि अलि एक्लो महसुस गर्न थाल्नुभएको छ त्यही भएर मलाई भेट्न आइरहनुहुन्छ फोनमा बारम्बार कुरा भइरहन्छ कतै फिल्डमा जाँदा मिल्यो भने सँगै लिएर जान्छु र दिदीबहिनीले पनि निकै ख्याल राख्छन् दुई हजार उनसत्तर साउनमा मैले बालाई जुम्ला लगेँ उहाँले करिब बाहन्न वर्षपछि जुम्लामा पाइला टेक्नुभयो त्यसअघि धेरैचोटि जुम्ला जाने इच्छा देखाउनु भएको थियो मलाई एकचोटि तसँग जुम्ला जान मन छ म जहिले घर जाँदा यस्तै भन्नुहुन्थ्यो अहिले द्वन्द्वको बेला छ म टार्थेँ पछि जाउँला नि र जुन दिन मैले जुम्ला जाउँ भने बा फुरुङ्ग पर्दै आउनुभयो बा दुई हजार सत्र सालमा हिँडेरै जुम्ला पुग्नुभएको थियो अरे ठाउँ ठाउँमा बास बस्दै कति दिन लाग्यो उहाँलाई नै हेक्का छैन जाँदा जाजरकोटको बाटो हुँदै जानुभएको रहेछ फर्कदा कालीकोट दैलेख र डोटीको बाटो समात्नु भएछ हामी भने सीता एयरको जहाज चढेर गएका थियौँ खलङ्गा बजार टेक्नसाथ उहाँले रमाउँदै भन्नुभयो जुम्ला त पुरै फेरिएछ नि बजार पनि कति ठुलो भएछ चार दिन जुम्ला बसुन्जेल उहाँ दिनभरि बालखा जस्तो यताउति कुदिरहनुहुन्थ्यो आफू पहिले बसेको ठाउँ पत्ता लगाउन खुबै मिहिनेत गर्नुभयो पत्ता लागेन धारो र एउटा ठुलो रुख भने पहिल्यै थियो रे चन्द्रनाथ र भैरवनाथ मन्दिर पनि दुरुस्तै रहेछ भन्दै हुनुहुन्थ्यो खालि टहराहरू थपिएछन् रे तिरा नदी पुग्दा चाहिँ उहाँ निकै भावुक हुनुभयो पानी छोएर पुरानो सम्झनामा डुबिरहनुभयो निकै बेर म एभरेस्ट होटलको जुन घरमा बस्थेँ त्यही ठाउँमा अञ्चलाधीश कार्यालय भएको उहाँले सम्झाउनु भयो अहिले त एभरेस्ट होटल पनि छैन सुनिल दाईहरू सुर्खेतमा बस्न थाल्नु भएको छ जुम्ला जाँदा ओर्दा म भेट्न गइरहन्छु अहिले पनि उत्तिकै गाडा छ हाम्रो सम्बन्ध खलङ्गा बजार घुम्दा जति रमाउनु भएको थियो गाउँ डुल्न थालेपछि भने उति नै दुखी हुनुभयो बा उस्तै नाङ्गा केटाकेटी चिसोले पटपट्टि फुटेका गोडा ननुहाएर लट्टा परेका कपाल नागबाट तर बगिरहेको बाक्लो सिगान ओठ र गालाभरि कक्रक्क सिगानको टाटा थोत्रा घर जता हेऱ्यो माका भन्किने फोहोर बोल्न नजान्ने जाने पनि अपरिचित सामु आउनै धकाउने महिलाहरू जुम्ला फेरियो भनेको त बजारमा रोटीको टुक्रा जत्रो मात्र फेरिएको रहेछ बाले भन्नुभयो गाउँ त उस्तै छ लवाई खवाई बसाइ केही फेरिएको छैन पाँच दशकपछि पनि जुम्लाको उस्तै दुर्दशा देखेर बा अति भावुक हुनुभएको थियो चितवन कहाँबाट कहाँ पुगिसक्यो जुम्ला भने जहाँको तहीँ छ उन्ताकदेखि अहिलेसम्म के गरे यहाँका मान्छेले न कसैले सोधेका छन् भएको प्रश्नको जवाफ मसँग छैन जोसँग छ उनीहरू आजसम्म मौन छन् न कसैले सोधेकै छन् आखिर किन फेरि न त जुम्ला बाको एउटा कुराले भने म फुरुङ्ग भएँ उहाँले भन्नुभयो अझै हामीभन्दा गरिबै रहेछ जुम्ला तैँले जुम्लाको सेवा गर्न अझै पुगेको छैन श्रोताहरू आजको श्रृङ्खलामा मैले वाचन गरेको कृति राधा पौडेलजीद्वारा रचित कृति हो यस कृतिलाई आज मैले वाचन गरेर सकेको छु श्रोताहरू योभन्दा अगाडिको श्रृङ्खलामा वाचन गरिएका भागहरू सुनेर प्रतिक्रिया दिनुहोला प्रतिक्रियाका लागि कमेन्ट बक्समा गएर आफ्नो रचनात्मक प्रतिक्रिया पनि दिनुहोला राधा पौडेल चितवनमा नर्चोको जागिरी छाडेर सुरक्षित मातृत्व कार्यक्रमका लागि जुम्ला जानुभएको थियो कर्णालीका सामाजिक र स्वास्थ्यगत समस्या केलाउँदै हुनुहुन्थ्यो माओवादीको सदरमुकाम आक्रमणको रात आफै स्वतन्त्र द्वन्द्वको भुक्तानमा पर्नुभयो कार्यक्रम सकियो उहाँको बसाइ सकिएन निरन्तर सामाजिक सक्रियता बापत उहाँलाई नेपाल सरकारले युवा प्रतिभा पुरस्कार दुई हजार सत्तरीबाट सम्मानित गरेको छ उहाँका संयुक्त राज्य अमेरिका स्थिति युनिभर्सिटी अफ स्नेड्युगले उमन फिसमेकर दुई हजार बाह्र र राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीले एनफिस अवार्ड दुई हजार बाह्र सम्मान प्रदान गरेका छन् उहाँको यो पहिलो कृतिले दुई हजार सहत्तरीको मदन पुरस्कार प्राप्त गरेको थियो आदरणीय श्रोताहरू यतिन्जेलसम्म यस श्रृङ्खलामा रहेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन्छु श्रोताहरू आगामी दिनहरूमा अरू अग्र साहित्यकारहरूका साहित्यिक रचनाहरू ल्याएर उपस्थित हुने नै छु अर्को श्रृङ्खलासम्मका लागि बिदा हुने अनुमति लिन्छु आज्ञा दिनुहोस् हस्त नमस्कार